हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको अर्को नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ विष्णु र म चाहिँ तपाईँकै अर्पण समर्पणको सहयात्री दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आज भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गर्नेछौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्न सक्नुहुनेछ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजमा र कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अलिकति गाह्रो पऱ्यो नि ए काठमाडौँबाट बाटुले बाटुले जी के छ तपाईँको नयाँ नौलो खबर सुनाउनुहोस् एकदम ठिक छ दादा हजुर हाम्रो पनि सबै ठिक छ अनि कस्तो भइरहेछ काठमाडौँको टुर एकदमै रमाइलो छ दादा एकदमै रमाइलो छ अनि थाहा भयो हाम्रो खाजा भएको छैन अनि तपाईँहरूको ए तपाईँ चाहिँ चाँडै हुनुभएछ है आज हुन्छ बाटोलेजी कार्यक्रममा सहभागी हुनुभएको छ कहाँ कसलाई सम्झिन चाहनुहुन्छ सर्वप्रथम हजुरलाई के धन्यवाद अनि मेरो घर परिवार मम्मी बाबा हजुर अनि मेरो भाइ सन्तोष सन्देश अनि बहिनी सुमित्रा न अनि मेरो छोरी सुजुना अनि मेरो श्रीमानहरू मेरो साथी अब के भन्नु छ <laughs> मेरो मलाई बाटोले भन्ने चिन्थेन नचिने लागि हुन्छ बाटोले चाहिँ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला काठमाडौँबाट बाटुली आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँनिर को बोल्दै हुनुहुन्छ सबिना भन्नुभयो पोखराबाट अलिकति झापाबाट भन्नुभयो सबिना चाहिँ के छ तपाईँको नयाँ नौलो खबर पहिला जस्तो अहिले त्यस्तै हो है अनि खानु भयो कि नै चार बजीतिर हुन्छ किन नि ए हुन्छ सबिनाजी कार्यक्रममा आउनु भएको छ ए ए हुन्छ सबिनाजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर अनि सुनिराख्नु भएको छ हुन्छ सबिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थित जनाउँदै गर्नलाई अहिले छुट्टिन्छौँ नमस्कार यति बेला झापाबाट सबिना आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ अब भने कार्यक्रमको एउटा सुरुवातमा मिठो साङ्गीतिक आवाज सुन्ने बेला भएको छ यो मिठो साङ्गीतिक आवाजपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौँ तिमी देखि टाढा छु म कुरा फोनमै lonely देखि टाढा छु म मिठो कुरा फोनमै गर मिठो साङ्गीतिक आवाज थियो सञ्जीवनीको हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण समर्पणकी व्यवसायमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगाहस र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा भने आज नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिन्छौँ र तपाईँको त्यो दिनभरको अलिकति व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने कोसिस गर्छौँ हामी र तपाईँ पनि कार्यक्रममा आउनु मन लागेको छ आफ्नो आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन मन लागेको छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट राममाया परियार राममायाजी के छ भण्डारातिरको नयाँ नौलो खबर आज सुनाउनुहोस् घाम लागिरहेछ भण्डारातिर पनि अनि खाजा खानु भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ रामायाजी कार्यक्रममा सहभागी जनाउनु भएको छ के कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद अनि मेरो घर परिवारलाई अनि राम भनी हुन्छ राममायाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि आफ्नो बस्ती जनाउँदै गर्नु होला अहिले छुट्टिन्छ नमस्कार यति बेला भण्डाराबाट राममाया फरियार आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ यस्तै गरी तपाईँ पनि कार्यक्रममा आफ्नो सहभागिता जनाउन चाहनुहुन्छ भने शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ कार्यक्रम अर्पण समर्पणको आजको व्यवसायमा भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर र तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस पनि गरिराखेका छौँ कार्यक्रम अर्पण समर्पणको व्यवसाय तपाईँले सुन्न सक्नुहुनेछ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हज सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रममा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसारा गरिराख्नु भएको छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट के भन्नुभयो भण्डारा आठबाट के भन्नुभयो सावित्री घलान ओ सावित्री तामाङ अनि सावित्रीजी के छ तपाईँको नयाँ नौलो खबर अनि भण्डारातिरको भण्डारा आठतिरको चाहिँ के छ नयाँ नौलो खबर सुनाउनुहोस् अनि हाम्रो सावित्रीजी चाहिँ कतिको असारे व्यापारमा व्यस्त हुनुहुन्छ नि व्यस्तै हुनुहुन्छ व्यस्तताको कारणले पनि हामीलाई फोन गर्नु भएको भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद हुन्छ सबैजी कार्यक्रममा आज सहभागी हुनुभएको छ कोही कसलाई सम्झाउन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ सावित्रीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला भण्डारा आठबाट सावित्री तामाङ आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खैरेनी सातबाट जमुना पाठक अनि जमुनाजी के छ खैरेनीतिरको नानाहरू खबर सुनाउनु सबै ठिक छ अनि जमुनाजीको खाजा भयो कि नाइ अब बनाएर खाने हुन्छ जमुनाजी कार्यक्रममा सहभागी जनाउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ तपाईँलाई त्यसो भए रेडियो अर्पण एक सय चार थुप्रो पाँच विकासको होल परिवारबाट जन्मदिनको धेरै धेरै शुभकामना <laughs> हुन्छ जमुनाजी आफ्नो कार्यक्रममा आउनु भएको छ आफ्नो जन्मदिनको शुभकामनालाई पनि बाँड्न सक्नुहुनेछ जमुना पाठक भनेर चिन्ने नचिन्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई होइन जमुना पाठक आउनुभएको थियो खैरेनीबाट गइसक्नु भएको छ र अब पनि कार्यक्रममा एउटा मिठो साङ्गीतिक आवाज सुन्ने बेला भएको छ यो साङ्गीतिक आवाज सँगसँगै हामी एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुलो पाँच मेघास र कार्यक्रम अर्पण समर्पणको व्यवसाय सँगै रहनुहोला सधैँ हुन्छ भन्ने एक सय चार थोप्लो पाँच मेगा हल प्रसुति तथा स्त्रीरोग सम्बन्धी बिरामीहरूका लागि विशेष जानकारी एस टाढी रत्नगर पोलिक्लिनिक प्राली तथा थप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम अर्पण समर्पण यो छोटो व्यावसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणकै व्यवसायमा सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण र समर्पणको व्यवसायमा भने आज भने नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा नेपाली आधुनिक सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ कार्यक्रममा कोही मित्र आउनुभएको छ भनेर प्राविधिक मित्रले पनि इसारा गरिराख्नु भएको छ र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ कोही मित्र हुनुहुन्छ हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पिठुवा आठबाट के भन्नुभयो पिठुवाबाट आर्ज दुवाडी अनि आर्जुजी के छ पिठुवातिरको नयाँ नौलो खबर सुनाउनुहोस् घाम लागिरहेछ पिठुवातिर पनि अनि आर्जुजीले आजको दिन चाहिँ के कसरी बिताउनु भइ भइरहेछ नि कति क्लासमा पढ्नुहुन्छ नि टेनमा पढ्नुहुन्छ त्यस भए एसएलसीको फलामे ढोका फोर्ने तत्करमा हुनुहुन्छ अनि कतिको गाह्रो छ त टेन क्लास चाहिँ नाइनभन्दा गाह्रै भन्नु पऱ्यो है अनि फलामे ढोका फोर्न सक्नुहुन्छ कि हुन्न आर्जुजीले सक्छु होला है हुन्छ आर्जुजी कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिन चाहनुहुन्छ हजुरलाई धन्यवाद अनि कन्ट्रोलमा हुनुभएको दादालाई हजुर मेरो साथीहरू समिना आकृति सुरक्षा मेरो घर परिवार मेरो आफन्तहरू र मलाई आर्जुहरू किनेर चाहिँ सम्पूर्णलाई हुन्छ आर्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो यस्तै गरी माया गर्दै गर्नुहोला आगामी कार्यक्रममा पनि बस्ती चनाउँदै गर्नुहोला छुट्टिन्छौँ नमस्कार यति बेला पिठुवाबाट आर्जु दवाडी आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट प्रावती प्रावती प्रावतीजी के छ तपाईँको नयाँ खबर अनि पार्वतीजी कतिको रोपारमा व्यस्त हुनुहुन्छ असारे रोपारमा बिजी हुनुहुन्न यसपालि किन होला नि किनभने अहिले त पानी पनि परेको छैन त्यही भएर रोपार पनि धेरै नभएको कारणले हुनसक्छ है हुन्छ पार्वतीजी कार्यक्रम अर्पण समर्पणको बसाइमा हुनुहुन्छ कै कसलाई सम्झन चाहनुहुन्छ धन्यवाद हजुर हुन्छ पार्वतीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरू पनि आफ्नो उपस्थित जनाउँदै गर्नुहोला होला छुट्याउँछु नमस्कार यति बेला बाट्य पार्वती आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर बिदा भइसक्नु भएको छ फेरि फेरि पनि कोही मित्र हुनुहुन्छ हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा प्रजा ताराजी के छ तपाईँको नयाँ खबर ठिकै छ भन्नु पऱ्यो नि खाजा भयो कि नै हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ अनि आजको दिन के कसरी बिताउनु भएको छ तपाईँले बसी बसाउने भन्नु पऱ्यो है हुन्छ ताराजी कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हुन्छ ताराजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला भण्डाराबाट तारा प्रजा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो काठमाडौँबाट बाटुली झापाबाट सबिना भण्डाराबाट राममाया परियार भण्डारा आठबाट सावित्री तामाङ खैरेनीबाट जमुना पाठक उहाँको आज जन्मदिन पर्नुभएको छ र जमुना पाठक भनेर चिन्ने नचिन्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना पनि व्यक्त गरेर जानुभएको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 वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्यातिप्राप्त वरिष्ठ मोटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echo cardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadhi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी ನನ್ನ ಗರ್ಜಿತ ಉಂಟಾಡಿ मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य पाँच एक छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitwan dot com मनोरञ्जन केन्द्र प्रभु दर्शन दर्शन के भयो भन घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु लसुन एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस् हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू पोलिटेङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै proprietor Radhakrishna Khanal phone number शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी दुई सय र अन्ठानब्बे चार पचास उना पचास तिन सय उनानब्बे अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगरात बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको तिन बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य शल्यक्रिया हार्ट तथा नशारोग सेवा